दुई चुल्ठी बाटे किनाए मनसुरी को बन्दिनु है दुई चुल्ठी बाटे किनाए मनसुरीको बन्दिनु है दुई चुल्ठी बाटे किनाए मनसुरीको बन्दिनु जाएर माथि खिलाइ मसुरीको भनिदिनु है लजाएर माथि खिलाइ मसुरीको भनिदिनु है छिन, हताउँछिन् बोल्दिनन् केही पनि आहा लजाउँछिन् सताउँछिन् बोल्दिनन् केही पनि लजाउँछिन् सताउँछिन् बोल्दिनन् केही पनि लजाउँछिन् सताउँछिन् बोल्दिनन् केही पनि तर नता गाँसेकीलाई मजुरीको भन्दिनु तर न त गासेकीलाई मजुरेको बन्दिनु है दुई चुल्ठी बाटेकीलाई मन्सुरीको भन्दिनु है पर्खी बस्नु आउँछु भनी बसाएर चौतारीमा पर्खी बस्नु आउँछु भनी बसाएर चौतारीमा पर्खी बस्नु आउँछु भनी बसाएर चौतारीमा नआएरै ढाटेकीलाई मजुरीको भनिदिनु है नआएरै ढाटेकीलाई मजुरीको भनिदिनु है दुई सुल्टी बाटेकीलाई मजुरीको भनिदिनु है लजाएरै मातेकीलाई मजुरीको भनिदिनु है दुई चुल्ठी बाटेकीलाई